शारदा म्युजिक प्राली प्रस्तुत गर्दछ दुःखको माया मेरै हुनेलाई मलाई मन पर्ने तिमी हो सानो जुनी जुनीलाई ढुक ढुकी बनेर कहिल्यै पनि छुट्दैनौ भनेर चोखो माया मेरै हुने मलाई मन पर्ने तिमी हो सानो छोड्नु पारे मर्ने छु तिमी बाहेक चाहिँदैन कोही अरू चोखो Julie तिम्रै लागे बनेको मोटो जाति बेपत आए छोटो चोखो माया मेरै हुने दुःख माया मेरै हुने बेला